आफ्नो ऋतु मेरी ऋतु मेरी ऋतु त करोडौँमा एक छ अनि तिम्रो ऋतु नि मेरी ऋतु त धरतीमा एक छ ऋतु मलाई पनि तिम्रो आँखामा राख न त अह राख्दिन आँखामा राखे भने त आँसुले बगाइहाल्छ नि आँखामा तिमी छेउ यो मनमा तिमी छेउ के गरेको यो आन्टी कसैको पनि नजर नलागोस् भनेर कालो टिका लगाइदिएको त्यति धेरै माया गर्यो भने भगवान्को पनि आँखा लाग्छ रे दैव पनि किन यति साह्रो निर्णय हुनु पर्यो अरूको जिन्दगी बचाउँदा गर्व लाग्थ्यो डक्टर भएकोमा तर अहिले